सय भन्दा बढी सामुदायिक रेडियोहरूबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा Nepal www.cin.org.np dot CIN dot ORG dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग एक सय चौरानब्बेमा हामी भ्रष्टाचार निवारण र सुशासनको बारेमा छलफल गर्दैछौ आजको छलफलमा ट्रान्सफरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णु बहादुर केसी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व सचिव भरत बहादुर थापा र विश्लेषक एवं पूर्व गृह सचिव खेमराज रेग्मी सहभागी हुँदै हुनुहुन्छ हाँ, सब रूपांतरण का लगी लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन देशभरिका दुई सय भन्दा बढी सामुदायिक रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी भ्रष्टाचार निवारण र सुशासनको बारेमा कुराकानी गर्दैछौं र आजको छलफलमा सहभागी हुनको लागि हामीसँग हुनुहुन्छ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुबहादुर केसी पूर्व गृह सचिव खेमराज रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व सचिव भरत बहादुर थापा यहाँहरू तीनैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद सबैभन्दा पहिले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णुजीलाई विष्णुजी अहिले भर्खरै तपाईँहरूको प्रतिवेदन सार्वजनिक भयो यसले चाहिँ नेपालमा राजनैतिक दल कर्मचारी र विभिन्न सार्वजनिक निकायमा काम गर्ने संघ संस्थाको अवस्था भ्रष्टाचारको अवस्था कस्तो देखायो समग्र विभिन्न मुलुकहरू मध्ये नेपालको चाहिँ पोजिसन सुशासनको सम्बन्धमा अथवा भ्रष्टाचार रोकथाम नियन्त्रणको सम्बन्धमा के स्थिति छ अथवा कुन स्थानमा छ भन्ने त्यो चित्रण गर्छ ग्लोबल करप्सन ब्यारोमिटरले चाहिँ कुन चाहिँ क्षेत्रको सम्बन्धमा चाहिँ जनताको अभिमत चाहिँ बढी भ्रष्टाचारी छ अथवा चाहिँ बढी चाहिँ त्यहाँ लेनदेन हुन्छ भन्ने चाहिँ मेसेज दिन्छ हामीले चाहिँ सार्वजनिक गरेको चाहिँ ग्लोबल करप्सन ब्यारोमिटर हो र बाड़ा क्षेत्रको यसमा सर्वे गरिएको थियो त्यो सर्वेको नतिजा अनुसार चाहिँ सेभेन्टी पर्सेन्टले चाहिँ र अति भ्रष्ट क्षेत्र भने कुन हो भनेर राजनीतिक दलहरू भनेको छ त्यसपछि सार्वजनिक अधिकारी र निजामती कर्मचारी ब्युरोक्रेसी भनौँ त्यो चाहिँ छैसठी पर्सेन्टले चाहिँ त्यो क्षेत्र चाहिँ अति भ्रष्ट छ भनेर चाहिँ जवाब दिएको छ अनि प्रहरीलाई चाहिँ अन्ठाउन्न पर्सेन्टले भ्रष्ट भनेको छ संसद व्यवस्थापिकाले एकाउन्न पर्सेन्टले न्यायपालिकाले एकाउन्न पर्सेन्टले त्यही किसिमले अरू अब सबै नभनौँ होइन त्यो स्थिति चाहिँ देखिएको छ यो तथ्याङ्कबाट के देखिन्छ भने नेपाल चाहिँ भ्रष्टाचारबाट ग्रसित मुलुक भ्रष्टाचारको चाहिँ एउटा गम्भीर समस्याको रूपमा रहेको मुलुकमा हामी चित्रण गर्न सक्छौँ खेमराज रेग्मीजी राजनैतिक दल अनि त्यसपछि कर्मचारी धेरै नै भ्रष्टाचारी भन्ने देखियो होइन यसको कारणहरू के के हुन् मूलत के भने मुलुक अहिले संक्रमणकालीन अवस्थाबाट गुजिराखेका छ मुलुकमा राजनैतिक स्थिरता छैन राजनीतिक अस्थिरता छ राजनीति अस्थिरता आएको कारण पनि राजनीतिक नेतृत्वहरूले मुलुकलाई जुन निकास दिनुपर्ने त्यो निकास नदिएको कारणले गर्दाखेरि राजनीति अस्थिरता आएको जब राजनीति अस्थिरता हुन्छ अनि त्यसपछि हरेक क्षेत्रहरू विवादास्पद हुँदै जान्छन् र अनि गलत प्रवृत्तिका मानिसहरूले यो समयमा राजनीतिज्ञहरूबाट फाइदा लिने प्रयोजनका लागि आफ्ना चाहिँ कदमहरू अगाडि बढाउँछन् त्यस हुनाले राजनीति अस्थिरता नै अहिलेको सबभन्दा प्रमुख कारण हो नम्बर एक नम्बर दुई सार्वजनिक निकायमा काम गर्ने कर्मचारीहरू अथवा निजामती कर्मचारीहरू पनि अति भ्रष्ट छन् भन्ने दुई तिहाई यो जुन संकलनकर्ताहरू हो अथवा चाहिँ आफ्नो विचार दिने व्यक्तिहरूले दुई तिहाईले त्यसपछि कर्मचारीहरूलाई उनीहरूले सबभन्दा बढी भ्रष्ट को रूपमा देखेका छन् यो पनि के हुन सक्छ भन भने वास्तवमा मुलुकको सही दिशा निर्देश गर्ने र सुव्यवस्था कायम गरिदिने त राजनीतिक नेतृत्वले हो अनि राजनीतिक नेतृत्वले त्यो गर्न नसक्ने र निजी फाइदाको लागि अथवा आफ्नो पार्टीगत फाइदाको लागि यो तर्फ चाहिँ गएको हुनाले र त्यसमा कर्मचारी वर्गले पनि साथ दियो कि भन्ने हिसाबले पनि हुन सक्छ पछिल्लो समयमा यो कर्मचारी र राजनीतिक दल दुवैको बढ्दै जानु भ्रष्टाचारी गर्नेको मात्रा मात्रा बढ्दै जानुको कारण स्थानीय निकायको निर्वाचन नहुनु हो कि के हो अलिकति त्यो नै हो कि कारण के हो केन्द्रीय स्तरमा अब केन्द्रीय स्तरको चाहिँ राष्ट्रिय चुनाव नहुनु आम निर्वाचनहरू नहुनु जनप्रतिनिधिमूलक चाहिँ अब संस्थाहरू चाहिँ विघटन हुनु जस्तो संविधान सभा थियो त्यसले व्यवस्थापिका संसदको पनि काम गर्थ्यो र त्यसले सरकारले अथवा राजनीतिक नेताहरूले गर्ने कतिपय भ्रष्टाचारका क्रियाकलापहरूलाई रोक्थे विभिन्न समितिहरू हुन्छन् व्यवस्थापिका संसदमा त्यो पनि भएन र तपाईँले भने जस्तै अहिले करिब चौध वर्ष जति भयो होला स्थानीय निकायको निर्वाचन नभएको त्यसले गर्दाखेरि पनि स्थानीय तहमा पनि भ्रष्टाचार निकै बढेको छ र स्थानीय तहमा पनि राजनीतिक नेताहरूका भातृ संगठनदेखि लिएर जिल्ला स्तरका अथवा चाहिँ स्थानीय स्तरका कार्यकर्ताहरूले व्यापक रूपमा भ्रष्टाचार गरेका कारणले गर्दाखेरि पनि र उनीहरूलाई स्थानीय तहका कर्मचारीहरूले सघाउ पुगाउ पुर्याए बापत यो दुईटा क्षेत्र बढी भ्रष्टाचारयुक्त छ भनेर सायद यो किसिमको चाहिँ तथ्याङ्क देखिएको हुन सक्छ भरतबहादुर थापाजी यहाँ अब अख्तियारको पूर्व सचिव पनि हुनुहुन्छ धेरै नियम कानूनहरू भ्रष्टाचार नियन्त्रणको लागि बनेका छन् निकायहरू पनि छन् तर पनि यो दिन प्रतिदिन घट्नुको साटो बढ्दै जानुको कारण के हो किन चाहिँ यो नियन्त्रणको काम प्रभावकारी हुन सकेन अब दुई तिनवटा कारण छन् एउटा त भने अब भ्रष्टाचार रोक्नका लागि जिम्मेवार चाहिँ एउटा जनप्रतिनिधिमूलक संस्थै भएनन् स्थानीय स्तरमा त्यहीँबाट रोकिन्थ्यो बढ्न दिँदैनथ्यो त्यो कुरा हुन्थ्यो जिम्मेवार हुँदै भएनन् चौन्न पछि लोकल इलेक्सन हुनै सकेन र सम्पूर्ण ठाउँ चाहिँ रिक्त भए र यो चाहिँ एउटा अनएकाउन्टेबल मान्छेहरूको माध्यमबाट चलाउनु पर्ने अवस्था आयो एक दुईजना सरकारी कर्मचारी गयो भने पनि वास्तवमा तिनलाई सञ्चालन गर्ने माध्यम चाहिँ जो जिम्मेवार छैनन् सोझै जनताप्रति जिम्मेवार नभएका दलका मान्छेहरूको माध्यमबाट चलाउनु पर्यो त्यो कारण भयो दोस्रो चाहिँ नियन्त्रण गर्ने सन्दर्भमा अख्तियार जस्तो आयोग चाहिँ झन्नै प्रमुख सात वर्षदेखि प्रमुख विहीन थियो त्यो बीचमा नियुक्तिसम्म पनि हुन सकेन र पदाधिकारी विहीन भएको पनि झन्नै पाँच वर्ष हुन लागिसके अवस्था छ र त्यसरी यता सुरुमै हुन नदिने ठाउँहरू पनि रिक्त रहे अब यतातिर नियन्त्रण गर्ने कारवाही गर्ने संस्थाहरू पनि रिक्त भयो त्यसैले त्यो अवस्थाले गर्दा भ्रष्टाचार प्रति चाहिँ चाहना राख्नेलाई भ्रष्टाचार गर्नेलाई गराउनेलाई सहभागी हुनेलाई चाहिँ मौका मिल्यो विष्णुबहादुरजी अब यो प्रतिवेदन त आयो अब यो अवस्था जुन भ्रष्टाचार बढ्दै जाने अवस्था छ त्यो पनि राज्यको सबैभन्दा बढी जिम्मेवार राजनीतिक दल कर्मचारी प्रहरी प्रशासन त्यसरी माथि माथि नै सबैभन्दा बढी भ्रष्टाचार हुँदा अब हाम्रो मुलुकको बाटो कता हुन्छ के हुन्छ यसले के असर पार्छ होइन अब यसको अब भ्रष्टाचार चाहिँ यस्तो विषय हो जो चाहिँ रोकथाम नियन्त्रण गर्नै सकिँदैन भन्ने विषय चाहिँ हुँदै होइन होइन अब मुलुकमा राजनीतिक अस्तित्व भयो राजनीतिक दलहरू चाहिँ जिम्मेवार भएनन् राजनीतिक नेतृत्व चाहिँ सही भएन मुलुकमा विधिको शासन स्थापना गर्ने चाहिँ प्रयासहरू भएन सुशासन स्थापना गर्ने प्रयासहरू भएन भ्रष्टाचार रोकथाम नियन्त्रण गर्ने प्रयासहरू नभएको कारणले यो यो भएको होइन तर यसमा चाहिँ अब जतिसुकै हामीले चिच्याए पनि वास्तवमा चाहिँ राजनीतिक दलहरूले भ्रष्टाचार विरुद्धको अभियानलाई राष्ट्रिय एजेण्डा बनाएर आफू पनि भ्रष्टाचारमा लिप्त नहुने भ्रष्टाचारीहरूलाई चाहिँ संरक्षण नगर्ने भ्रष्टाचारीहरूलाई चाहिँ कडाभन्दा कडा कारवाही गर्ने त्यो विधि अवलम्बन गर्नै पर्ने हुन्छ होइन विधि त छ नि त्यो कार्यान्वयन गर्दैनन् यो संक्रमणकालीन अवस्थाले गर्दाखेरि त्यो स्थिति भएको हो र भोलि यही अवस्था रहिदियो रहिरह्यो भन्दाखेरि भोलि चाहिँ आम जनसमुदायलाई प्रत्यक्ष असर परिरहेको कुरा त छँदैछ होइन भोलि चाहिँ राजनीतिक दलहरू स्वयं सखाप हुने स्थिति पनि आउन सक्छ यो कसैको लागि खुसीको विषय होइन त्यसै हुनाले एक न एक दिन हामीले प्रयास गर्नै पर्ने हुन्छ तर अहिलेको संक्रमणकालीन अवस्थामा के गर्ने त होइन मूलभूत प्रश्न यो हो संक्रमणकालीन अवस्थामा गर्ने भनेको भन्दाखेरि अब भ्रष्टाचार भएपछि सबभन्दा प्रभाव पर्ने भनेको आम जनसमुदाय हो आम जनसमुदाय मध्ये पनि जुन सबैभन्दा गरिब छ सबैभन्दा चाहिँ निम्न स्तरको छ उनीहरूलाई प्रभाव पर्छ भन्दाखेरि अब चाहिँ हामीले चाहिँ राजनीतिकहरूलाई सजग गराउने सचेत गराउने उनीहरूलाई चाहिँ बाटोमा ल्याउने त आखिर आमजन समुदाय हो नि आमजन समुदायमा लाग्नै पर्यो राजनीतिलाई चाहिँ तहमा हामीले लाग्न चाहिँ प्रयास गर्नै पर्यो अब चाहिँ आम जनसमुदाय यसरी कुनै दिन चाहिँ एउटा सड़कमा आउन बेर छैन होइन सड़कमा भ्रष्टाचार विरुद्ध चाहिँ आम जनसमुदाय सड़कमा आयो भने कसो के अवस्था हुने त्यो चाहिँ सोचनीय कुरा हुन सक्छ होइन त्यसमा यो रोकथाम नियन्त्रण गर्नै नसक्ने भन्ने कुरा होइन गर्न सकिन्छ त्यसको लागि के के गर्नु पर्यो त अब अब राजनीतिक संक्रमणकालीन अवस्था विद्यमान रहेसम्म होइन तपाईँहरू विभिन्न विषयमा आफ्ना एजेन्डाका विषयमा विवाद गर्नु छलफल गर्नु जनतामा पुग्नु त्यो छँदैछ तर मुलुकको लागि चाहिँ दुई तिनवटा कुरा चाहिँ गरिदिनु पर्यो है राजनीतिक दलहरूले भने नम्बर वान सबै राजनीतिक दलहरू एकै थलोमा चाहिँ भेला भएर जम्मा भएर जनताका समक्ष उहाँहरूले बाचा के गर्नु पर्यो भने हामी सुशासन दिन्छौँ भ्रष्टाचार रोकथाम नियन्त्रण गर्छौँ नम्बर वान नम्बर टू विकास निर्माणलाई कुनै किसिमले पनि हामी अवरुद्ध हुन दिँदैनौँ त्यसमा बाधा व्यवधान हामी खडा गर्दैनौँ त्यो भन्नु पर्यो र जुन चाहिँ यो मुलुक चाहिँ अहिले चाहिँ विदेशीहरूको चलखेल गर्ने स्थल भइरहेको छ विदेशीहरूले चलखेल गर्ने मौका पाइरहेका छन् भन्दाखेरि त्यो हाम्रो चाहिँ वैदेशिक नीतिमा हाम्रा राजनैतिक दलहरू चाहिँ एकमत हुन नसकेका हुनाले त्यो भएको तिनवटा कुरामा तपाईँहरू प्रतिबद्ध भइदिनुहोस् भने हामीले त्यो मेसेज पनि दिएका छौँ अब त्यो समय कहिले आउँछ अब त्यो त हेर्नै बाँकी छ हाम्रो मूलभूत काम गर्ने सजग गराउने सचेत गराउने होइन विभिन्न विषयमा छानबिन अनुसन्धान अनुसन्धान गरेर त्यसको नतिजाहरू सार्ने गरिने त्यो हामीले गरिरहेकै छौँ र अहिले चाहिँ ट्रान्सपेरेन्सी इन्टरनेसनल चाहिँ भ्रष्टाचार विरुद्धको अभियानलाई चाहिँ अब जनताको लेभलसम्म लैजानु पर्यो भनेर हामीले चाहिँ अहिले जिल्ला जिल्लामा नै हाम्रो चाहिँ कार्यक्रमहरू बढाइरहेका छौँ साबिकमा चाहिँ हाम्रो सात आठवटा जिल्लामा मात्रै हाम्रो चाहिँ आबद्ध संस्थाहरू थिए अहिले त्यो आबद्ध संस्थाहरूको चाहिँ संख्या हामीले एक्काइस पुर्याएछौँ हाम्रो बाह्र अञ्चलमा चाहिँ हाम्रो चाहिँ कार्यक्रमहरू पुगिसकेको छ पाँचै विकास क्षेत्रमा चाहिँ एक्काइस जिल्लामा र निकट भविष्यमा दुई चारवटा जिल्ला हामी पच्चिसवटा जिल्लाहरूको माध्यमबाट भ्रष्टाचार विरुद्धको अभियानलाई हामी सशक्त चाहिँ गराउँदैछौँ खेमराजी अब योभन्दा अघिल्लो सरकारले भ्रष्टाचार शून्य सहनशीलता नीति पनि अप्नाएको हो अभियान पनि गरेको हो अब सचिवज्यूहरूले पनि अब टी सर्ट लगाएर भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको तर पनि किन नियन्त्रण हुन सकेन भ्रष्टाचार मूल कुरो के भने जे बोलिन्छ त्यो गर्नुपर्छ होइन त्यो नै महानता हो हाम्रो नेताहरूमा त्यो कुराको कमी भयो नेताहरूमा जुन एउटा मुलुकप्रति र जनताप्रति इमान्दारिता हुनुपर्ने हो त्यो चाहिँ देखिएन त्यो सुन्दाखेरि मुख्य जड भनेकै के हो भने राजनीतिक क्षेत्र हो राजनीतिक क्षेत्र भनेको अरू सम्पूर्ण क्षेत्रलाई दिशानिर्देश गर्ने नेतृत्व गर्ने र उनीहरूलाई नियन्त्रणमा लिने अथवा प्रभावकारी ढंगले चाहिँ काममा लगाउने क्षेत्र हो राजनीतिक क्षेत्र जब त्यो क्षेत्र नै मुहानै दूषित हुन्छ भनौँ भने हामीले तल चाहिँ सफा खोजेर गराउन खोजेर सम्भव पनि हुँदैन पाउँदा पनि पाउँदैनौँ त्यसो हुनाले सबभन्दा मुख्य कुरो भनेको हामीले हाम्रो राजनीतिक नेतृत्व चयन गर्दाखेरि नै योग्य र मुलुक तथा जनताप्रति इमान्दार व्यक्तिहरूको चयन गर्नु पर्यो र हाम्रो त्यो त्यता पनि अब अभियान टिआई नेपालको अभियान त्यता पनि जान्छ अब दोस्रो कुरो के रह्यो भनौँ भनेदेखिलाई चाहिँ अरू क्षेत्रहरूमा भएका जुन सानातिना चाहिँ भ्रष्टाचारका भनौँ अब राजनीतिक तहबाट हुने भ्रष्टाचारको तुलनामा भनौँ त्यसलाई नियन्त्रण गर्न सकिन्छ त्यसको लागि मुख्य दुईवटा उपायहरू छन् एउटा उपाय भनेको जसले बदमासी गर्छ त्यसलाई कडाईका साथ चाहिँ कारवाही गर्ने हो निर्ममताका साथ कारवाही गर्ने हो र जो योग्य इमान्दार छ र मुलुक र जनताप्रति वफादार भएर काम गर्छ त्यसलाई पुरस्कृत गर्ने त्यसलाई कदर गर्ने पदोन्नति गर्ने र दण्ड र पुरस्कारको नीतिलाई वास्तवमा निष्पक्ष र प्रभावकारी ढंगले कार्यान्वयन गर्यो भने हामीले भ्रष्टाचार नियन्त्रणमा सघाउ पुर्याउन सक्छौ भरतबहादुर थापाजी अब अख्तियारले त काम गरिरहेको छ अरू कुनै त्यस्तो संयन्त्रको आवश्यकता पर्छ जुन अहिले यो काम हुन सकेन भनेर केही संयन्त्र बनाउनै पर्छ कि अथवा उहाँले भनेको जस्तै बोली मात्र होइन प्रतिबद्धता हुनु पर्यो कार्यान्वयनमा आउनु पर्यो के हो अब अब यो के भने अख्तियारले भने चाहिँ औँला ठड्याउने हो र एउटा केही कारवाही गर्ने हो यो सम्पूर्ण क्षेत्र त्यो भयो भने अख्तियारले सबै कारवाही गर्न सम्भव पनि छैन अख्तियारले एउटा नमुनाको रूपमा कारवाही गरेर देखाइराखे पनि हो र दे, अब देखाइ पनि रहन्छ होला त्यो अवस्थामा हेरौँ सबभन्दा ठूलो कुरा त यो मुलुकलाई दिशानिर्देश गर्ने माध्यमले यो कुराको प्रतिबद्धता जनाउनु पर्यो र मनसा बाचा कर्मना यो भ्रष्टाचारबाट मुलुकलाई मुक्त गर्नुपर्छ भन्नु र राजनीतिक नेतृत्वहरूले नै अगुवाई गर्न सक्नुपर्छ यो अगुवाई गर्न सक्नु भएन भने त्यसको परिणति भ्रष्टाचारको जति व्याप्त हुँदै जान्छ त्यसले निकाल्ने परिणति कुन बेलामा आम जनता त्यो विषयमा जागरूक भएर आउँछ त्यसको परिणतिको सबभन्दा अप्ठ्यारो अवस्था पनि राजनीतिक दलहरूमाथि नै पर्न सक्छ र अहिले गर्न सक्ने सबभन्दा सक्षम माध्यम भनेको राजनीतिक दलहरू हो र सरकार हो कारवाही गरेर सकिने होइन मृत्युदण्ड दिइने कार्य मुलुकहरू पनि छन् भ्रष्टाचार गर्नेलाई त्यहाँ पनि निर्मूल हुन सकेका छैन त त्यो स्वच्छ चाहिँ जे कुरा स्वच्छ हुनुपर्ने त्यो चाहिँ स्वच्छ हुनुपर्छ र उहाँहरूले नेतृत्व लिनुपर्छ तपाईँ हाम्रा माध्यम सबैका माध्यमबाट संचार जगतले उहाँहरूलाई पर्छ घोचिरहनुपर्छ र उहाँहरू मात्रै सक्षम हुनुहुन्छ चाहनुभयो भने दुर्भाग्य चाहेको कुरा जनताले अनुभूत हुन गर्न सकिराखेका छैनन् विष्णु बहादुरजी अब अहिले भ्रष्टाचार नियन्त्रण अब सुशासनको लागि सामाजिक उत्तरदायित्वको लागि भनेर विभिन्न दात्री निकायले पनि नेपालमा सहयोग गरेका छन् स्थानीय तल्लो तहसम्म कार्यक्रमहरू लाने प्रयत्न गरेका छन् तर यस्ता कार्यक्रम हुँदाखेरि पनि यो भ्रष्टाचार अथवा सुशासनको बारेमा प्रगति हुन नसक्नु किन यस्तो भइरहेछ तपाईँको यो प्रश्नको जवाब दिनुभन्दा पहिले म एउटा कुरा स्पष्टसँग भन्नु भ्रष्टाचार रोकथाम नियन्त्रण गर्ने मूलभूत जिम्मेवारी दायित्व कसको हो त्यो हामीले खुट्याउनु जरुरी छ अख्तियारले भट्ट अख्तियार दुर्पयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोकेर रोकिने विषय होइन महालेखा परीक्षकले समग्र मुलुकमा चाहिँ आर्थिक अनुशासन कायम गरेर गर्न सक्ने होइन त्यसो कारणले स्टेटले यस्ता मेकानिजमहरू बनाएको हुन्छ त्यो मेकानिजम स्वयं चाहिँ जहाँ अधिकार छ जसले बजेटको उपयोग गर्छ जसले राजस्व चाहिँ असुल उपयोग गर्छ त्यो निकायहरू अथवा चाहिँ कार्यकारिणीको नै प्रमुख दायित्व के हो भन्दाखेरि सुशासन दिने भ्रष्टाचार रोकथाम नियन्त्रण गर्ने त्यो भनेको सरकार सरकारले बनाउने राजनैतिक दलहरूले होइन अख्तियार भनेको महालेखा परिषद भनेको अथवा राष्ट्रिय सतर्क केन्द्र भनेको आम जनसमूहलाई हामी त आउटसाइड एजेन्सी हो ओभरसाइड एजेन्सी हो हामीले बाटो देखाइदिने दिशानिर्देश गरिदिने हो गर्ने काम चाहिँ सरकारको होइन भ्रष्टाचार सम्बन्धमा सबभन्दा पहिले बुझ्नुपर्ने कुरा त्यो हाम्रो छैन त्यसपछि तपाईँको प्रश्न म जान्छु भन्दाखेरि डोनरहरूले विभिन्न किसिमको कार्यक्रमहरू ल्याए ऊ गरे भन्दाखेरि एउटा वैदेशिक अनुदानको कुरा वैदेशिक ऋणको कुराको सम्बन्धमा हाल्यो सबभन्दा बुझ्नुपर्ने के कुरा छ भन्दाखेरि कुनै पनि दान निशर्त हुँदैन त्यो हामीले बुझ्नु पर्यो कुनै पनि वैदेशिक सहायता यो मुलुकको लागि चाहिँ निस्वार्थ रूपमा आएको भनेर हामीले चाहिँ निष्कर्ष निकाल्छौँ त्यो हामी गलत हुन्छौँ मुलुक बनाउने कसले हो स्वयं हामी नेपालीले हो त हामीसँग पुँजीको अभाव भयो प्रविधिको अभाव भयो भने केही सपोर्ट गरिदिने हो त्यसले बाहिरका एजेन्सीजहरूले ल्याएका कार्यक्रमको माध्यमबाट भ्रष्टाचार रोकथाम नियन्त्रण हुन्छ म त कति पनि विश्वास गर्दिनँ बरु त्यसले बढाउन सक्छ जुन चाहिँ हाम्रो मुलुकको अवस्थाले चाहिँ यथार्थ त्यही चित्रण गरेको छ उहाँले रोकथाम नियन्त्रणमा हामी स्वयं लाग्नुपर्छ बाहिरी एजेन्सीका कार्यक्रमले चाहिँ होला मुलुकमा भ्रष्टाचार रोकथाम नियन्त्रण हुँदैन बरु त्यसले दुष्कृतिहरू ल्याउन सक्छ विकृतिहरू ल्याउन सक्छ हामी स्वयं लाग्ने त भन्दै आयौँ तर अब लागेन नि त अब कसरी चाहिँ सुरु गर्ने अभियान अनि त्यो त अब अब आउँछ अब यो ढिलो चाँडो अब यो समय आउला नि होइन अब हुँदै मुलुकमा सबै कुरा हुँदै भएको छैन भन्दाखेरि अहिले दुई हजार सात सालभन्दा अगाडिको स्थिति र दुई हजार सात साल पछिको स्थिति कम्पेयर गर्दाखेरि मुलुकमा विकास पनि भएको छ नभए त होइन नि निर्माण पनि भएको छ जनताको चेतनाको लेभल अभिवृद्धि भएको छ शैक्षिक स्तरमा अभिवृद्धि भएको छ स्वास्थ्य सुविधा राम्रो भएको छ हुन त केही राम्रा कुराहरू भएकै छन् नि जुन गतिमा यसलाई हामीले चाहिँ जुन निस्वार्थ ढङ्गले इमान्दारीपूर्वक हामीले लान सक्ने त्यो न हो समय आउँछ होइन यदि हामीले चाहिँ अझै पनि गरेनौँ भने ट्रान्सपेरेन्सी इन्टरनेसनल सदैव के भनिरहेछ भन्दाखेरि अब यही किसिमले भ्रष्टाचार चाहिँ बढ्दै जाने हो भने मुलुकको चाहिँ अस्मिता कहाँ पुग्ने हो त्यो विचार नै भइसकेको छ मुलुकको चाहिँ सोभरेन्टी कहाँ पुग्ने हो त्यो विचार नै भइसकेको छ भने हामी त्यो किसिमले मेसेज दिइरहेछौँ र जहाँसम्म चाहिँ अहिले यो ग्लोबल करप्सन ब्यारोमिटर हामीले आज सार्वजनिक गर्यौँ होइन त्यसले चाहिँ खालि यो नेगेटिभ मेसेज मात्रै दिएको होइन यहाँ राम्रो कुरा आएको छ तपाईँलाई एउटा उदाहरण दिउँ यो हामीलाई सजग हुनलाई सचेत हुनलाई हामी भनेको चाहिँ राजनीतिक दल पनि हो जनता पनि हो ब्युरोक्रेसी पनि हो प्रहरीहरू सबै हो यहाँ सर्वेले के भन्छ भन्दाखेरि विगत दुई वर्षमा चाहिँ सन्ताउन्न पर्सेन्ट जनताको अभिमत के हो मुलुकमा ज्यादै भ्रष्टाचार बढेको छ भनेछ यो त सबैले चिन्ता व्यक्त गरे है नि भ्रष्टाचार बढेको छ भनेर त आफ्नो आत्मसन्तोष लिन खोजे होइन अब भ्रष्टाचार विरुद्ध चाहिँ सबै लाग्नु पर्यो भन्ने मेसेज पनि त हो र उनासत्तरी पर्सेन्ट जनताले के भनेका छन् भने सार्वजनिक क्षेत्रको भ्रष्टाचार एउटा गम्भीर समस्याको रूपमा आइसक्यो है भनेका छन् त्यो भनेको हामीले सजग हुनु पर्यो सचेत हुनु पर्यो भने त्यसपछि उनीहरूले आम जनसमुदायको अभिमत लिएको छ आम जनसमुदायले के भनेको छ भने छयासी पर्सेन्ट चाहिँ आम नागरिकले चाहिँ हो र अब चाहिँ आम नागरिक पनि चाहिँ भ्रष्टाचार विरुद्ध जागृत हुनु पर्यो यो भनेको सडकमा आउनु पर्यो विरोध कार्यक्रमहरू गर्नु पर्यो शान्तिपूर्ण चाहिँ अभि भेलाहरू गर्नु पर्यो भने त्यो आइरहेछ त्यस्तै गरेर एट्टी फाइभ पर्सेन्ट जनताले के भन्दाखेरि भ्रष्टाचार विरुद्ध हामी चाहिँ शान्तिपूर्ण चाहिँ अभियानमा चाहिँ जुट्न तयार छौँ भनिसक्यो भन्दाखेरि त्यसमा यो जिसिबीबाट हामीले नेगेटिभ मेसेज मात्रै लिने होइन यसले हामीलाई केही दिशानिर्देश पनि गर्छ तर एउटा निष्कर्ष चाहिँ हामीले के निकालेको छ भन्दाखेरि राजनीति जिम्मेवार भएन ब्युरोक्रेसी पूर्ण भएन प्रहरी भएन न्यायपालिका भएन त्यस्तै अन्य क्षेत्रहरू पनि भएन भन्दाखेरि अब को अग्रसर छ एउटा अग्रसर त हुनु पर्यो नि अग्रसर हुनु भनेको अब आम जनसमुदाय अग्रसर हुनुपर्छ भनेको छ यसले चाहिँ भन्दाखेरि अब आम जनसमुदाय स्वयं चाहिँ अग्रसर हुने कुरा त आउँदैन होइन भित्र चाहिँ बिहान बेलुकाको छाक टार्ने नै समस्या छ बिहान खायो भने बेलुका के खाने बेलुका खायो भने भोलि बिहान के खाने भन्ने आम जन जनता छ हाम्रो अधिकांश जनता भने त्यो जनता आफै सडकमा आउँछ त खेमराजी अब अन्त्यमा चाहिँ विष्णुजीले भनेको जस्तै जनतालाई जागरुक पर्ने रहेछ कि सरकार संवेदन सरकारले नियन्त्रण गर्न सक्यो नत्र भने जनता उठ्नुपर्ने भयो होइन अब यसको समाधान यही हो कि अब कसरी तपाईँको अन्तिम सुझाव चाहिँ के छ मेरो अन्तिम सुझाव के भने सबभन्दा पहिला राजनीतिक अस्थिरतालाई समाप्त गर्नु पर्यो त्यसको लागि आम निर्वाचन भनौँ अथवा संसदीय संसद व्यवस्थापिका संसदको निर्वाचन सकेसम्म चाँडो गर्नु पर्यो र स्थानीय निकायहरूको निर्वाचन पनि सकेसम्म चाँडो गर्नु पर्यो त्यो भएपछि उनीहरू जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही हुन्छन् र यो करप्सनको धेरै मात्रा स्वत घट्न जान्छ नम्बर एक नम्बर दुई सरकार चाहिँ जनताप्रति जवाफदेही मूलक चाहिँ बनाउनु पर्यो त्यो पनि के हो भनेदेखिलाई चाहिँ निर्वाचित जनप्रतिनिधिहरूले सकेसम्म चाँडो सत्ता सम्हाल्न पर्यो र करप्सनको लागि सरकार प्रतिबद्ध हुनु पर्यो त्यो चाहिँ खालि बोलीले मात्र होइन व्यवहारमा पनि प्रतिबद्ध हुनु पर्यो तेस्रो नम्बर के हो भन्नु होला भने सरकार के हुन्छ भने सधैँ चाहिँ सजिलोसँग चाहिँ राजगार चलोस् भनेर चाहन्छ त्यस हुनाले त्यसलाई चाहिँ ठिक ट्र्याकमा ल्याउनको लागि र उसलाई आफ्नो जिम्मेवारीहरू निर्वाह गर्नको लागि चाहिँ सशक्त दबाव दिनुको लागि राष्ट्रिय स्तरका अन्तर्राष्ट्रिय स्तरका नागरिक समाजहरू बढी चनाखो र बढी चाहिँ सशक्त भएर अगाडि चाहिँ आउनुपर्ने हुन्छ यसरी नै भ्रष्टाचारको न्यूनीकरण हुन सक्छ भरतबहादुर थापाजी अब अन्त्यमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँको सुझाव के छ अन्त्यमा अब वास्तवमा मुलुकमा भ्रष्टाचार एकदमै व्याप्त भएको देखिएको छ सबैले अनुभूत गरेका छन् कि यो भ्रष्टाचार बढ्दै गइराखेका छ र अझ कतिवटा सर्वेक्षणहरूले ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गर्ने सर्वेक्षणले हामी दक्षिण एसियामै सबभन्दा तल पर्न थाल्यौँ जुन केही वर्ष अगाडिसम्म हामी दक्षिण एसियामा स्वच्छ राम्रो मध्ये पर्थ्यौँ यो कुरा देखिनु चाहिँ दुर्भाग्यपूर्ण हो पहिलो दोस्रो चाहिँ नि त्यसको सन्दर्भमा अहिले आम जनतामा पनि केही जागरण आएको देखियो ट्रान्सपेरेन्सी इन्टरनेसनलले गरेको अहिले ग्लोबल करप्सन ब्यारोमिटर सम्बन्धी सर्वेक्षणमा सहभागी हुने मध्ये छयासी प्रतिशत पचासी प्रतिशतले हामी भ्रष्टाचार विरुद्धको शान्तिपूर्ण अभियानमा आन्दोलनमा समाहित हुन तयार छौँ भनेको छ हुनसक्छ त्यो एक हजार मान्छेहरूले समग्र मुलुकको प्रतिनिधित्व नगर्ला पनि तर देखिएको ट्रेन्ड चाहिँ त्यस्तो अवस्थामा छ र पचासी प्रतिशत चाहिँ जनता निस्कन पर्यो भने निस्किए भने त्यसको अवस्था के होला भन्ने कुरा सबैले शिक्षा ग्रहण गर्नुपर्छ र यसलाई रोक्नमा जसले जहाँ सकिन्छ भ्रष्टाचार नगर्न नगराउन रोक्न भ्रष्टाचार विरुद्ध उभिन आफूले देखे जानेका भ्रष्टाचारको विषयमा उजुरी गर्न भ्रष्टाचार विरुद्ध उभिनेलाई संरक्षण गर्न तपाईँ हामी सबभन्दा अर्को त चाहिँ उजुरी चाहिँ डरका कारण उजुरी नगर्नेहरू पनि थुप्रै छन् अब त्यो उजुर गर्न भ्रष्टाचार विरुद्ध आवाज उठाउने भन्दा भ्रष्टाचार गर्नेहरू बलिया रहेका अवस्था पनि छ त्यस्तो अवस्थामा ती भ्रष्टाचार विरुद्ध आवाज उठाउनेलाई संरक्षण गर्ने यी सम्पूर्ण कुरा गर्नुको साथै सम्पूर्ण जनतालाई जसरी अहिले एक हजारले एउटा एउटा किसै जनता जनतालाई सशक्तिकरण गरेर यो भ्रष्टाचार विसङ्गति र विकृतिका विरुद्ध उभिन र सुशासनका पक्षमा आवाज उठाउन सक्षम बनाउँदै जानुपर्छ र त्योभन्दा अर्को विकल्प छैन ढिला भयो भने अहिले नै हामी ढिला हुन लागिसक्यौं योभन्दा धेरै ढिला गर्नु कसैका लागि पनि उपयुक्त हुँदैन भ्रष्टाचार सबभन्दा चाहिँ भयंकर रोगको रूपमा हाम्रो चाहिँ स्थापित हुन थालेको छ जुन कसैका लागि अपेक्षित विषय होइन र यो संचार जगत सबै कुरा मेसेज जनतासम्म पुर्याउनलाई सबभन्दा प्रभावकारी माध्यम हो त्यसमा पनि तपाईँको रेडियो सञ्जाल जसमा दुई सय भन्दा बढी एफएमका सञ्जाल छन् यसले जनतालाई यो भ्रष्टाचारको बेफाइदा भ्रष्टाचारले पुर्याउने हानि र यसका विरूद्ध उभिनका लागि जगाउने चेतनाका विषयमा मेसेज पुर्याउनु प्रभावकारी माध्यम हुन सक्छ सबै नेपालीलाई यो कुरा चाहिँ पुर्याइदिएर उहाँहरूलाई भ्रष्टाचारका विरूद्धमा र सुशासनका पक्षमा उभि तपाईँ मेसेज पुर्याइदिनुहोस् विष्णुजी अन्त्यमा केही छ कि पोलिटिसियनहरू करप्ट भएको कुरा नेपालको मात्रै समस्या होइन एक सय सातवटा मुलुकको सर्वे हामीले गरेको हो त्यो मध्ये अधिकांशको नतिजा के आएछ भन्दाखेरि राजनीतिक दलहरू जिम्मेवार भएन तिनीहरू एकाउन्टेबल भएन मूलभूत समस्या चाहिँ राजनीतिमा रहेको छ भने अरू कन्ट्रीको पनि अवस्था छ त्यसैले खालि नेपालको सेभेन्टी पर्सेन्ट चाहिँ आयो भनेर हामी चाहिँ तर्सिहाल्नुपर्ने डराइहाल्नु अन्य मुलुकहरूको स्थिति पनि यो रहेछ तर अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि अझै पनि हाम्रो चाहिँ आग्रह एउटा नागरिक समाजमा हामी चाहिँ संलग्न भएको नाताले के भन्दाखेरि भ्रष्टाचार विरुद्ध अब आम जनसमुदाय जागृत हुनै पर्यो त्यसमा मिडियाले पनि महत्वपूर्ण रोल खेल्न सक्नुपर्छ होइन नागरिक समाजले पनि महत्वपूर्ण रोल खेल्न सक्नुपर्छ चेतनशील समुदायले पनि महत्वपूर्ण रोल खेल्न सक्नुपर्छ त्यो भएपछि राजनीतिज्ञहरू तहमा आउँछन् ब्युरोक्रेसी पनि अनुशासित हुन्छ प्रहरी पनि मर्यादित हुन्छ र मुलुकले अलिक गति लिने सम्भावना हुन्छ यहाँहरू तिनैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपाललाई समय दिनुभयो त्यसका लागि तिनैजनालाई धेरै धेरै धन्यवाद ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यसै साता सार्वजनिक गरेको भ्रष्टाचारको अवस्था सम्बन्धी सर्वेक्षणमा भ्रष्टाचार हुने क्षेत्रमा राजनीतिक दल निजामती कर्मचारी र प्रहरी अग्रपंक्तिमा रहेका छन् त्यस्तै मालपोत कार्यालयमा चालिस प्रतिशत भन्दा बढ़ीले घुस दिएर मात्रै काम हुने गरेको र अदालतमा सैतिस प्रतिशत काम घुस दिएर मात्रै हुने गरेको पनि सर्वेक्षणले देखाएको छ यसलाई हेर्दा नेपालमा भ्रष्टाचार निकै मौलाउँदै गएको देख्न सकिन्छ